नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हातसँगै इन्टरनेट अनलाइनमा W W dot radio Arpan dot कमबाट संसारभरिकै साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता अब खबर विस्तारमा नेकपा माओवादीको केन्द्रीय सदस्य संख्या एक सय एकाउन्न सदस्य हुने भएको छ जारी केन्द्रीय समिति बैठकमा एकाउन्न जना पूर्ण र एक सय जना वैकल्पिक राखेर एक सय एकाउन्न सदस्य केन्द्रीय समिति सदस्य बनाउने तयारी भएको हो केन्द्रीय सदस्य सन्तोष बुढा मकरले यसबारे बैठकमा एकमत रहेको बताउनुभयो नामटुङ्गो लगाउने जिम्मा महासचिव रामबहादुर थापा बादल तथा सचिव देव गुरुङ र नेत्र विक्रमचन्द चन्द विप्लवलाई दिएको छ तीनजनाले नामटुङ्गो लगाएर केन्द्रीय समिति बैठकमा पेश गरेर निर्णय गर्ने केन्द्रीय सदस्य बुढा मगरले जानकारी दिनुभयो केन्द्रीय सदस्यका लागि झण्डै साढे दुई सयको नाम सिफारिस भएको बुढा मगरको भनाइ छ नेपाली काङ्ग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले अबको चार महिनाभित्र सबै भातृ संस्थाको अधिवेशन सम्पन्न गर्न भातृ संस्थाहरूलाई निर्देशन दिनुभएको छ राजधानीमा आज त्रिचन्द्र कलेज नेभी संघले गरेको कार्यक्रममा तत्काल संगठनको अधिवेशन सकाएर संविधानसभा निर्वाचनमा जुट्न आग्रह गर्नुभयो सोभि निर्वाचन नजिकै गर्दा पनि विद्यार्थी सक्रियता नबढेकोमा उहाँले गुनासो गर्नुभयो उहाँले संविधान सभाको निर्वाचनबाट ठूलो दल बन्न पनि सोभि निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्नुपर्ने बताउनुभयो विद्यार्थीहरूले विधानसभाको निर्वाचनमा ठूलो पार्टी हुन पनि विद्यार्थीको भूमिका आवश्यक हुने बताएका थिए नेपाली बजारमा सुनको भाव घटेर झण्डै दुई वर्ष अघिको अवस्थामा पुगेको छ नेपाल सुन चाँदी व्यवसाय महासंघले तोकेको भाव अनुसार आज नेपाली बजारमा सुन प्रतितोला बाहन्न हजार पाँच सय रुपियाँमा झरेको छ यसअघि दुई हजार अडसठी साल भदौमा सुनको भाउ यही हाराहारीमा थियो आज नेपाली बजारमा सुनको मूल्य तोलामा तेत्तिस सय रुपियाँ घटेको छ गत शुक्रबार प्रति तोला पचपन्न हजार आठ सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज बाहन्न हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छ योभन्दा अगाडि यति धेरै मात्रामा सुनको मूल्य घटेको थिएन अन्तर्राष्ट्रिय बजार सुनको मूल्यमा आएको भारी गिरावटले नेपाली बजारमा पनि सुनको मूल्यमा ठूलो गिरावट आएको नेपाल सुन सुनचाँदी व्यवसाय महासंघले जनाएको छ दुई साल भदौ महिनाको अन्तिमतिर एकसठी हजार आठ सय रुपियाँमा पुगेर कारोबार भएको सुनको मूल्य घट्दै आएर सोमबार बाहन्न हजार पाँच सय रुपियाँमा कारोबार भएको हो बाह्रको बरियापुरमा आज बिहान आगलागी हुँदा सातवटा फर्निचर उद्योग जलेर नष्ट भएका छन् आगलागीका कारण करिब एक करोड़ रुपियाँ मूल्य बराबरको धनमालको क्षति भएको छ बरियापुर गाविस वडा नम्बर पाँचमा आगलागी हुँदा सातवटा फर्निचर उद्योग ती उद्योग रहेका घर र तयारी फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ आगलागीमा परि स्थानीय हरिराम मण्डल रामेश्वर शर्मा प्रमोद शर्मा सोनालाल ठाकुर मुकेश कुशवाहा श्याम शर्मा र बाबुराम शर्माको फर्निचर उद्योग जलेर नष्ट भएको हो आगलागीबाट करिब एक करोड़ मूल्यको क्षति भएको उद्योग वाणिज्य संघ बरियापुर शाखाका अध्यक्ष विजय सोडकारले बताउनुभयो बेरगंजबाट गएको बारूण यन्त्र स्थानीय बासिन्दा र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ आगो लागेको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ भेन्जुल्यान्डको नयाँ राष्ट्रपतिमा सोसलिस्ट नेता निकोलस मदुरो निर्वाचित हुनुभएको छ हयुगो चा चाभेजका उत्तराधिकारीका रूपमा लिएका मदुरोले आइतबार भएको मतदानमा पचास दशमलव सात प्रतिशत मत प्राप्त गर्नुभएको छ राष्ट्रपतिका अर्का प्रत्याशित विपक्षी नेता हेनरी क्याप्रिसले उनपचास दशमलव एक प्रतिशत मत प्राप्त गर्नुभएको छ निर्वाचन आयोगले नतिजा अपरिवर्तनीय भएको जनाएको छ जितपछि आयोजित र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति मदुरोले आफ्नो विजय कानूनी र संवैधानिक रहेको बताउनु भएको छ उहाँले अब आगामी छ वर्षका लागि कार्यकाल सम्हाल्नुहुनेछ तर पराजित उम्मेद्वार क्याप्रिसले भने परिणाम अस्वीकार गर्नुभएको छ निर्वाचनका क्रममा भएका थुप्रै घटनाको छानबिन गर्नुपर्ने उहाँको माग छ मतदानमा करिब अस्सी प्रतिशत मतदाता सहभागी भएको समेत आयोगले जनाएको छ र एसियाली सिनियर जुडो प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी आज थाइल्याण्ड प्रस्थान गरेका छन् राजधानी बैङ्ककमा आगामी छ गतेदेखि हुने प्रतियोगितामा भाग लिन चार सदस्यीय टोली आज त्यसतर्फ गएको हो प्रतियोगितामा नेपालका जुडो खेलाडी सरोज महर्जन र लीला अधिकारीले सहभागी हुनेछन् काठमाडौँका महर्जनले साठी केजी तहलमा र आर्मीकी लीला अधिकारीले महिलातर्फ अडचालिस केजी समूहमा प्रतिस्पर्धा गर्नेछन् प्रतियोगिताको टोली व्यवस्थापक राजन कर्मचारी र प्रशिक्षक गङ्गाबहादुर डंगोल पनि बैठक बैठक जानु भएको छ हवस् त अपरान्न चार बजेको अर्पण खबर सकियो समाचार कक्षीबाट म सुजिता बिदा हुन्छु नमस्कार